कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने समस्त श्रष्टा साधकमा समर्पित अजम्बरी गीतहरूको यो प्रस्तुति अजर अमर गीतहरूमा प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन आजको एक सय बाहन्नौ श्रृंखला समर्पित छ नेपाली चलचित्रको आधा शताब्दीको इतिहासका लागि उन्नाइस सय पैंसठीदेखि नेपाली चलचित्र प्रदर्शन हुन थालेको र नेपाली सिनेमा हलको निर्माण काठमाडौँ सिनेमा नामबाट त्यसभन्दा धेरै वर्ष अघि भएको भए पनि महिलाहरूलाई मात्र चलचित्र हेर्ने एक दिन बुधबार बनाइएको दुई हजार सात सालबाट थियो दुई हजार सात सालदेखि दुई हजार एक्काइस सालसम्म आउँदा नेपालभित्रै चलचित्र बन्ने वातावरण बन्यो र पहिलो चलचित्र आमा बन्यो र आमाको प्रदर्शनको केही वर्षपछि दोस्रो चलचित्र परिवर्तन बन्यो परिवर्तनका निम्ति कलकत्ता निवासी भयलेन वादक र प्रसिद्ध संगीत संयोजक भी वलसारालाई पार्श्व संगीतकारका रूपमा चयन गरियो र यसै चलचित्रका निम्ति नारायण गोपालले पहिलो पटक चलचित्रका निम्ति गीत गाए चेतन कार्कीको शब्द भी वलसाराको संगीतमा बुझ्नै सकेनौ तिमीले आँखाको भाखा मेरो आँखाको भाखा मेरो बुझ्नै सकिनौ तिमीले आँखाको भाखा भाषाको भाषा मेरो हजार अर्थ रुने लएर के गरू लएर के गरौँ बुझ्नै सकिनौ तिमी पानी छैन सक्छु म दोहराइन तिमीले मेरो गीतै भने सारा संसारले मिलेर गएर के गरौँ के नै बुझ्नै सकिनौ तिमीले आँखाको भाषा मेरो आँखाको भाषा मेरो नै सकिनौ तिमीले you. नै सकिनौ तिमीले आशाको भाषा मेरो आशाको भाषा मेरो नै सकिनौ नेपाली चलचित्रका निम्ति स्वर सम्राट नारायण गोपालले रेकर्ड गरेको पहिलो सोलो गीत थियो यो फिल्म परिवर्तनबाट जनादन समको नाटक परिवर्तन चेतना नामक नाटकमा आधारित थियो यसलाई नेपाली भाषी देहरादून निवासी हिरा सिंह खत्रीले निर्देशन गरेका थिए भने देवजी भाइले यसको छायांकन गरेका थिए यस चलचित्रका लागि नायक एकीनाथ घिमिरे र नायिका रीता सिंहले अभिनय गरेका थिए भने सुषमा शाही यसमा सहायक नायिकाका रूपमा आबद्ध थिइन् यो गीत नारायण गोपालले आफैले माग गरेर गाएका थिए यो चलचित्रमा यो गीत पहिले थिएन नारायण गोपालले नायकको सोलो गीत छैन भने म गाउँदिन भनेर नेपाल फर्किने भइसकेपछि वा नेपाल फर्किएको गुप्त घोषणा गरेपछि एक रातमै यो गीत भीवल साराले संगीतबद्ध गरेका थिए चेतन कार्कीको शब्दमा चेतन कार्कीको चर्चित हिन्दी गीतलाई नेपालीमा उनी स्वयंले अनुवाद गरेका थिए दोहोर्याइनौ मेरो गीत तिमीले भने सारा संसार मिलेर गाएर के गरौं मुस्कानको इशारा तिमीले दिएनौ भने संसारको इशारा पाएर के गरौं धेरै वर्षपछि यस्तै भावमा विश्व प्रसिद्ध दार्शनिक ओशोले पनि एउटा मञ्चमा यस्तै कविता पढेका थिए जब तुमी नै हो तो सारा संसारका विश्वास जित के मैं क्या करू यही भावको गीत थियो सम्भवत यो कुनै अन्तर्वेदना हुनुपर्छ दुई कविको मिल्न गयो कतै आजको यो कार्यक्रम नेपाली चलचित्रको अर्धस्तावधिको यो चर्चा शुरू हुने बित्तिकै हामीलाई हाम्रो ट्वीटरमा मेन्सन गर्नुभएको छ रूपेश डंगोलले चलचित्र विशेष भएपछि त उदित नारायणको विशेष चर्चा हुन्छ भन्ने विश्वासमा भनेर उहाँले आशा गर्नुभएको छ हामी सम्भवत त्यहाँसम्म आइपुग्छौ कि भन्ने पनि आशा छ बुटोलबाट भुइँ मान्छेले बुझ्नै सकिनौ तिमीले आँखाको भाखालाई उद्धित गर्नुभएको छ भने धना पौडेलजीले डेनबरबाट चलचित्र सम्बन्धी उति साह्रो जानकारी छैन आशा छ आज सिनेमा संगीतको अर्धशतकको इतिहास जान्ने मौका पाइन्छ होला त्यसै गरिकन रात्रिकालीन प्रहरमा अझ अमर गीतहरू अझ झन नेपाली सिनेमाका गीतहरू ओहो अतीतका यादहरू गर्दैछु भनेर जय स्वाभिमानले रिट्विट गर्नुभएको ट्विटरमा मेन्सन गर्नुभएको छ र हाम्रा फेसबुकमा पनि धेरै मित्रहरूले आजको यो कार्यक्रमका बारेमा शुभकामनाहरू व्यक्त गर्नुभएको छ स्वर सम्राट नारायण गोपालले चलचित्रका निम्ति गीत गाएको दुई वर्ष अगाडि नै गायक प्रेमध्वज प्रधानले माइती घरका निम्ति पार्श्व गीत गाइसकेका थिए सुमनाञ्जली फिल्मसका निम्ति डाक्टर जोगेन्द्र झा र नरशमशेरले निर्माण गरेको माइती घरमा त्यस चलचित्रका एक गीतकारका रूपमा रहेका कवि मविवी शाहले जो तत्कालीन राजा पनि थिए उनले तीन संगीतकारको नाम सिफारिश गरेका थिए हेमन्त कुमार सलिल चौधरी र जयदेव सलिल चौधरी जो स्वयं नै एक नक्सलवादी आन्दोलनसँग आबद्ध भएको र कम्युनिष्ट पार्टीमा आस्था राख्ने कारणले गर्दा उनले राजाको आग्रहलाई सहज स्वीकार्न सकेनन् भने हेमन्त कुमारले आफ्नो व्यस्तताका कारण नेपाली फिल्ममा संगीत गर्न नभ्याउने जानकारी दिएपछि तेस्रो श्रृंखलामा रहेका जयदेव चयनमा आए जयदेवले संगीत गर्ने भएपछि त्यस चलचित्रका निम्ति निर्देशक बीएस थापाले नेपालबाट निर्माण नियन्त्रक नन्द किशोर तिमिल सिन्हालाई चयन गरेपछि नन्द किशोर तिमिल सिन्हाले रंजना हल अगाडि बसेर आफ्नो कलेजको परीक्षाको तयारी गरिरहेका गीतकार किरण खरेललाई मबी शाहसँग संयुक्त रूपमा गीत लेख्न आग्रह गरेपछि यस चलचित्रमा प्रेमध्वज प्रधान उषा मंगेशकर आशा मंगेशकर लता मंगेशकर र त्यसै गरिकन नेपाली गायिका अरूणा लामा र बंगाली गायिका गीता दत्तले पनि साथ दिए र यस चलचित्रका निम्ति काला कुर्तैले छ महिने जागिरे खाया प्रदीप रिमालको संकलमा पनि रेकर्ड भएको थियो तर आज हामी प्रस्तुत गर्दैछौ माइती घरबाट विश्व प्रसिद्ध गायिका लता मंगेशकरले नेपाली फिल्मको निम्ति गाएको यो गीत मवि विशाहको शब्द जयदेवको संगीतमा John लता मंगेशकरले विश्वका धेरै भाषाका गीतहरू गाएका छन् उनको स्वरको प्रशंसा उनकै गुरू बडे गुलाम अली खाँले पनि असाध्य उत्साहवर्धक रूपमा गरेका छन् बडे गुलाम अली खाँको भाषामा यिनी यति बेहकूप छिन् कि यिनी विश्वरा गाउनै सक्दिनन् भनेर बडे गुलाम अली खानले उनको प्रशंसा गरेका छन् भने लता मंगेशकरले तीन किलामा रेडफोर्टमा हे मेरे वतन के लोगों प्रस्तुत गर्दा त्यति बेला प्रधानमन्त्री नेहरू स्वयं रोएका थिए भन्ने इतिहास पनि छ र नेहरू आफैले आफ्नो मन्तव्य दिने क्रममा बेटी तुम्ने तुमुजे मुझे रोला दिया भनेर भनेको पनि इतिहास छ लता मंगेशको गीतलाई प्रस्तुत गर्यौं हामीले अतिरिक्त पाण्डेजीको चयनमा चलचित्र माइती घरबाट र आजको यस कार्यक्रम नेपाली चलचित्रको अर्धस्तावधिका बारेमा कुरा गर्दा नेपाली भाषामै बनेको त्यसभन्दा पुरानो एउटा चलचित्रको पनि कुरा आउँछ दिवेन्द्र विक्रम परियालले निर्देशन गरेको राजा हरिश्चन्द्रको भारतमा बनेको पहिलो चलचित्र सत्य हरिश्चन्द्र ईस्वी सम्बद उन्नाइस सय तेह्रमा बनेको थियो भने राजा हरिश्चन्द्र दुई हजार सात सालमा कलकत्तामा यसको मुहूर्त भएको थियो भनेर इतिहासहरूमा उल्लेख भएको पाइन्छ तर यो चलचित्रको कुनै पनि रेकर्ड नभएको हुनाले अहिलेसम्म हामीले आमा फिल्मबाट शुरू भएको इतिहासलाई नै पहिलो मान्दै आएका छौं र यसरी हामी अर्धस्थावधिमा पुगेका छौं चितवने कान्छोले ट्वीटरमा मेन्शन गर्नुभएको छ सदैव झैं आजको कार्यक्रम पनि महत्वपूर्ण रहने विश्वाससहित कार्यक्रम सुन्दैछु जय गीत जय संगीत भनेर अन्जु स्मारिका लेख्नुहुन्छ दूर दराजमा बसेर सुनिरहनेछु परिचित आवाज उही अपरिचित प्रकाश दाजुको भनेर लेख्नु भएको छ भने हाम्रो फेसबुकमा हामीलाई बसन्त क्षितिज अमरदीप श्रेष्ठ वेद ढकाल दिल्ली सिवाकोटी चिरञ्जी नेपालले गान्तोक सिक्किमबाट दिनेश राउतले सुनिल थापाका बारेमा के चर्चा गर्नुभएको छ भने होमनाथ शर्माले र पाल्पाबाट राजेश्वर उदय लेख्नुहुन्छ उहाँले लेखेको पंक्ति प्रकार छ आज नेपाली चलचित्रको सुनौलो नाली बेली सुन्न पाइने भयो अवश्य पनि आमा सत्य हरिश्चन्द्र माइतीघरको बारेमा गीतहरूभित्रका लुकेका कथा व्यथा सुन्ने अवसर प्राप्त हुने नै छ नमान लाज यसरी प्रेमदोज प्रधान र आशा भोसलेको स्वरमा यो गीत सुन्ने चाहना छ भनेर उहाँले भन्नुभएको छ माइतीघर चलचित्रबाट लता मंगेशकरको गीत प्रस्तुत गरिसकेको हुनाले अर्को चलचित्रबाट प्रेमदोज प्रधानको गीतलाई चयन गरिनेछ भने बच्चु कैलाशको गीत पनि पार्श्व गायनको एउटा इतिहासलाई लिन सकिन्छ नारायण गोपाल नेपाली चलचित्रमा पार्श्व गायनमा आफ्नो एउटा ऐतिहासिक क्रम बनाउने गायक हुन् भने प्रेमदोज प्रधान पहिलो नेपाली चलचित्र माइती घरदेखि नै पार्श्व गायनमा सक्रिय गायक हुन् र उनले जीवन संघर्ष नामक चलचित्रमा आउँदा करिब सम्पूर्ण गीत नै उनले त्यो फिल्ममा गाए तर प्रेमदोज प्रधानको सदाबहार स्वरका रूपमा शाही नेपाल चलचित्र संस्थानद्वारा निर्मित जीवन रेखा चलचित्रको गीत अम्बर गुरूङको संगीत र किरण खरेलको शब्दको यो गीतलाई सदा सम्झना गर्न सकिन्छ किनकि यो गीत नारायण गोपालले पनि गाउन चाहेका थिए तिम्रो हात मगना साकिना सावन तीन गीत आई छौ तारा मराख्न सकिन दिनमा नै रात पर्दछ भनेर सोच्न सकिन सपना रहे छसा खुसी दिपना बटुल्न सकिन तिम्रो छै छ प्रधान र तारा देवीको युगल सोहोर चलचित्र जीवन रेखाबाट यस चलचित्रलाई प्रकाश थापाले निर्देशन गरेका थिए भने यसको निर्माण पनि दुई हजार अठाइस सालमा स्थापना भएको शाही नेपाल चलचित्र संस्थानबाट भएको थियो यो चलचित्र प्रदर्शन हुँदा नेपालमा निजी क्षेत्रबाट पुनः चलचित्र बन्न शुरू भएको दोस्रो लहर शुरू भएको थियो र सुजाता फिल्मसले पनि जुनी नामक चलचित्र शुरू गरेको थियो भने अन्य चलचित्रहरूमा हेम्स एक्सपेरिमेन्टल मुभिजले पनि आदर्श नारीको निर्माण शुरू गरिसकेको थियो अतिरिक्त पाण्डेजी लेख्नुहुन्छ अजर अमर गीतहरूको आजको सन्दर्भ आवश्यक नै थियो रोचक यो सन्दर्भले तपाईँको जादुगरी शब्द स्पर्शले सन्दर्भले सुनमा सुगन्ध थपिदिनेछ भन्ने रोचक र हुनेछ भन्ने लाग्यो मनको बाँधको गायक बच्चु कैलाशजीले गाउनुभएको नौलो र नवीन शैलीको गीत शुभकामना तिमीलाई परिवर्तनबाट चेतन कार्कीजीको सृजना बुझ्नै सकिनौ उहाँले अघि नै यो चयन गर्नुभएको थियो भने गोपाल योन्जनको गीत पनि उहाँले चयन गर्नुभएको छ र क्रम र समय रहेमा अवश्य पनि प्रसारण गर्नेछौं ट्वीटरमा हामीलाई मेन्शन गर्नुभएको छ धना पौडेलले कार्यक्रम अति ज्ञानवर्धक छ यदि कोही सिनेमा संगीतमा शोधपत्र गर्दैछ भने झट्ट नोट लेखेर राख्दा फरक नपर्ला भनेर लेख्नुभएको छ सांसारिक जोगीले लेख्नुभएको छ ब्रिटिस रक ब्याण्ड लेड ज्यापलिनको एउटा गीत छ द सङ्स रिमेन सेम भनेर यसको वास्तविकता म अजर अमर गीतहरू सुन्दा पाउँछु भनेर लेख्नु भएको छ सांसारिक योगीजीले अद्भुत कुरा उद्धित गर्नुभयो यो ब्रिटिस रक ब्याण्ड लेड ज्यापलिनले नेपालको काठमाण्डुका बारेमा पनि बडा रोचक गीत गाएको छ मलाई अचानक सम्झना भयो सांसारिक जोगीजी र आशिष खनालले धना पौडेलजीको मेन्सनलाई फेरि उहाँले उत्तर दिनुभएको छ सही भन्नुभयो धनाज्यू एकदम महत्वपूर्ण कार्यक्रम छ आज चलचित्र जिज्ञासा राख्नेहरूलाई भनेर ईस्वी सम्बत अठार सय पञ्चानब्बे डिसेम्बर अठाइस तारीकका दिन फ्रान्सको प्यारिसको होटल ग्राण्ड क्याफेमा पहिलो पटक एक मिनटको a train arrival to station मैले यसरी नै सम्झिँदै भन्दै गर्दा यहाँ त्रुटि नहुन सक्छ किनकि अठार सय पञ्चानब्बे डिसेम्बर अठाइस विश्वको इतिहासमा एउटा अद्भुत दिन मानिन्छ जुन दिन पहिलो पटक चलचित्र प्रदर्शन भएको थियो र यो चलचित्र फ्रान्समा प्रदर्शन भएको ठिक नौ महिनापछि भारतको बम्बईमा होटल वाटसनमा पनि यो चलचित्र प्रदर्शन भएको थियो र यो चलचित्र हेर्न नेपालका केही उपल्लो घरानाका राणाजीहरू बम्बई पुगेका थिए बम्बईको त्यो वाटसन होटल धेरैले अब बिर्सिसके होलान् किनकि त्यो होटलको अगाडि अर्को होटल निकै चर्चित छ अहिले होटल ताज जहाँ छब्बीस एघारमा पाकिस्तानका केही आतंकवादीले हमला पनि गरेका थिए त्यही हलमा नेपाली मूलका श्री रामसिंह ठकुरीले भारतको राष्ट्रगान जनगणमन जर्ज पञ्चम र एलिजावेथका अगाडि प्रस्तुत गरेका थिए हल्लामा आएअनुसार रविन्द्रनाथ टेगोरले ब्रिटिश साम्राज्यको समर्थन गर्दै अधिनायक शब्द प्रयोग गरेर लेखेको त्यो राष्ट्रगान पछि अधिनायक शब्द बदल्ने कुरा भए पनि अहिलेसम्म बदलिएको त छैन तर त्यो उनले ब्रिटिश महारानीलाई नै तिमी नै हो हाम्रो विधाता भनेर प्रशंसा गरेर लेखेको गीत नै राष्ट्रगानका रूपमा प्रस्तुत गर्ने पहिलो संगीतकार नेपाली मूलका नेपाली भाषी रामसिंह ठकुरी थिए रामसिंह ठकुरीका धेरै अन्य गीतहरू पनि भारतका जय जवान नौजवान बोलका गीतहरू पनि सेनामा गाइने गर्छ तर त्यही राष्ट्रगान प्रस्तुत गरेको हलमै कुनै समय पहिलो विश्वको फिल्म देखाइएको थियो र त्यो पहिलो film the train arrival to station बनेको धेरै वर्षपछि मात्र हाम्रो चलचित्रको आफ्नै उद्योग शुरू भयो त्यो पनि कुनै समय नेपालका राजा फ्रान्स गएर आउँदा बम्बईमा एक रात बसेको बेला उनले आफ्ना एडीसी मार्फत चिनेका सिंह खत्रीलाई बोलाएपछि उनले पहिलो चलचित्र आमा बनाए आमाका निम्ति नातिकाजी शिवशंकरले संगीत गरे आमाका कुनै पनि गीतहरू अहिले सार्वजनिक प्रस्तुतिमा पाइँदैन किनभने त्यसमा पञ्चै हो यो देश बनाइदेऊ जस्ता गीतहरू आमा बोलको एउटा गीत पनि छ तारादेवीको स्वरमा तर त्यो गीत पाइँदैन र त्यसपछि बनेको चलचित्र हिजोआज भोलिका गीतहरू पनि प्राय पाइँदैन र परिवर्तनबाट मात्र हामीले यो गीत संकलन गर्न सकेका छौं भने माइती घरका केही गीतहरू यसरी पाउन थालिएको छ माइती घर जसका निम्ति बम्बईमै गीत रेकर्डिङ गरिएको थियो जयदेवको संगीतमा र पछि नेपाली गीतको धेरै रेकर्डिङ बम्बईमा भयो जसका निम्ति मनोरी सिंह बम्बईकै संगीत संयोजक उत्तम सिंहले पनि नेपाली संगीतमा संयोजन गरे यी धेरै कथाका बीचमा अब अर्को गीतलाई प्रस्तुत गर्न चाहन्छु यो गीत छ साई नेपाल चलचित्र संस्थानद्वारा निर्मित पहिलो चलचित्र मनको बाँधको यस गीतका लागि त्यति बेला कविवर जो त्यति बेला फिल्म विकास बोर्डको सल्लाहकार पनि हुनुहुन्थ्यो माधव घिमिरेले रचना गरेको नातिकाजी शिवशंकरले संयुक्त रूपमा संगीत गरेको तारादेवीको स्वर चलचित्रका निम्ति दुई किसिमले गीत लेखिन्छ कहिलेकाहीँ चलचित्रको दृश्य अनुसार पनि गीत लेखिन्छ र त्यो पछि रेकर्ड हुन्छ कहिलेकाहीँ लेखिका गीतमाथि दृश्यको छायांकन हुन्छ तर माधव घिमिरेले रचना गरेको यो गीतलाई चलचित्रमा प्रयोग गरे निर्देशक प्रकाश थापाले नातिकाजी शिवशंकरको संगीतमा केशव शाह लेख्नुहुन्छ अजर अमर प्रोग्राममा बजेका सबै गीतहरू अति उत्तम छनृ अझै यो सबै गीतहरू नेपाली एफएम कुनैबाट पनि आजकल यो सुन्न पाइँदैन र हराइसकेकोलाई पुनः जीवित राखेर दिनुभएकोमा साइमी सरलाई मुरीमुरी धन्यवाद भनेर केशव शाह लेख्नुहुन्छ भने आजको बन्दको दिनका बारेमा सम्झना गरेर प्राध्यापक डाक्टर सनत कुमार बस्ती लेख्नुहुन्छ शंकर लामिछानेको निबन्धको एक शीर्षक एक दिन जो बाँचियो सुशीला सिलवालजी रोहित एच राई र त्यसै गरिकन वसन्त क्षितिज अमरदीप श्रेष्ठ वेद ढकाल दिल्ली शिवाकोटी चिरञ्जीवी नेपालले पनि केही मेन्शन गर्नुभएको छ चिरञ्जीवी नेपालजी लेख्नुहुन्छ व्यग्रताका साथ प्रतीक्षामा कस्तो संयोग परेछ आज चलचित्र निर्माणको कुरा हुने रे प्रकाश दाई र आजै मैले रंजित गजमेरसित फोनमा कुरा गरे उहाँको फिल्मको गीत संगीतबारे कुरा गरे अस्ति मैले हजुरलाई दार्जीलिङको हिलियन्स र संगम क्लबका बारे कुरा गरेको थिएँ ती दुवै क्लबमा उहाँ हुनुहुन्थ्यो अरे जे होस् आज ज्यादै रमाइलो हुने भयो बधाई छ सम्पूर्ण टीमलाई भनेर लेख्नु भएको छ दिनेश रावतले पनि नेपाली सिने जगतका कलाकार वरिष्ठ कलाकार सुनिल थापाज्यूलाई अमेरिकाको सेन फ्रान्सिस्कोमा भएको भव्य समारोहमा फोक फिल्म एवार्डमा लाइफ टाइम एचिभमेन्ट एवार्डबाट सम्मानित हुनुभएकोमा बधाई भनेर लेख्नु भएको छ भने होमनाथ शर्माले प्रकाशजी नमस्कार म नौलो श्रोता तपाईँको कार्यक्रमको संजोगले ज्ञानटोक पुग्दा चिरञ्जीवी नेपाल भाइले यो प्रोग्राम रिफर गरेपछि पछिल्ला एक दुई एपिसोड सुने र आज लाइभ सुन्दैछु उज्यालोमा आज प्रथम कमेन्ट गर्दैछु all the best Homnath Sharma Siliguri West बंगालबाट धन्यवाद यहाँलाई अब चलचित्रका गीतका कुरा गर्ने बित्तिकै नेपालमा साहित्यिक कृतिमा बनेका चलचित्रका कुरा पनि आउँछन् त्यसमध्ये पहिलो चलचित्रको नाम स्मरणमा आउँछ गुरूप्रसाद मैनालीको कथामा बनेको परालको आगो देवकोटा निकेतन संघबाट बनाइएको परालको आगोका निर्देशक प्रताप सुब्बा थिए भने यस चलचित्रका सम्पूर्ण कलाकारहरू दार्जीलिङका थिए नायिका मात्र नेपालबाट वसुन्धरा भूषाललाई लगिएको थियो भने यस चलचित्रमा पहिलो पटक महिला संगीतकार शान्ति ठटालले संगीत गरेकी थिइन् दोस्रो पटक नेपालबाटै साहित्यिक कृतिमा विजय मल्लको कुमारी शोभा उपन्यासमा प्रेम बहादुर बस्न्यातले पहिलो पटक फिल्म बनाए यसका संगीतकार नेपाल कलाभूषण चन्द्रराज शर्मा र शिवशंकर द्वय थिए भने यसमा गीत किरण खरेलको र स्वरमा पहिलो पटक नारायण गोपालका समकालीन गायक मानिक रत्नले आवाज दिए रात छट बटाएमा अध्यारोलाई बोकेरा मेरो जुन जग मगाएन जुनेली हाँसो पोखेरा देवको बत्ती सल्केन नयनको ज्योति झल्केन मेरो सुनसान झुलत फर्केन सुनौला मानिक रत्न प्रेमदोज प्रधान नारायण गोपाल जो सँगै नेपाली संगीतमा आए र फरक फरक समयमा चलचित्रमा गीत गाए मानिक रत्नले पहिलो रंगीन नेपाली चलचित्र विजय मल्लको कुमारी शोभामा आधारित कुमारी फिल्मका निम्ति मात्रै गाए र त्यसपछि मानिक रत्नले गायनबाट सन्यास नै लिए मानिक रत्न अहिले पनि हुनुहुन्छ तर सक्रिय गायनमा उहाँ हुनुहुन्न उहाँले दुई हजार पैंतिसपछि पछि कुनै नयाँ गीत रेकर्ड गराउनु भएको छैन यो खोलाको सङ्लो पानी खाइदिउँ खाइदिउँ लाग्छ मेरो बिटुलो विश्वास तिमीले चुमेका औंलाहरू तिमीले लिएर जाऊ जस्ता कालजयी गीत गाउने मानिक रत्नलाई चलचित्रमा हामीले कुमारीको सुनौलो घाम झुल्केन र मनमा माया तनमा माया बाहेक अरूमा सुन्न पाएनौं त्यसै गरी बच्चु कैलाशलाई पनि हामीले मनको बाद फिल्ममा हृदयभरिको शुभकामना मेरो र त्यसको धेरै वर्षपछि मनकामना फिल्मको एउटा गीतमा फूल टिपेर सजाउँदैछु मायालाई बाहेक अरू गीतमा सुन्न पाइएन बच्चु कैलाशका बारेमा कलकत्ताको एकजना रेकर्डिस्ट भन्थे उहाँ गजबको गायक हुनुहुन्थ्यो जति रेकर्डिङ गरे पनि सन्तुष्ट कहिले नहुने ओके भन्ने तर टेक ओके भइसकेर पनि उहाँको अनुहारमा खुशी देख्न धेरै गाह्रो बच्चु कैलाश दाईसँग आजै दिउँसो भेट भयो एउटा सामान्य कार्यक्रममा तर उहाँ त्यति स्वस्थ हुनुहुन्थेन उहाँ भन्दै हुनुहुन्थ्यो यो बन्दको कारणले आज जसरी हिँडेर आउनु पर्यो त्यसको लागि मलाई जुन दुःख भएको छ म यसका बारेमा तपाईँलाई एउटा सानो कविता जस्तो केही पठाउला भन्नुभएको थियो साँझ आठ बजीसम्म पनि उहाँले पठाउन भ्याउनु भएन तैपनि बच्चु कैलाशको स्वरलाई सम्झना गरौं नातिकाजी शिवशंकरको संगीतमा किरण खरेलको शब्दमा हृदय भरी دے जो आने बिहानी हो अँधारो मै रम्दछु म तिम्रो छेउ बत्ती बलो भोलि फेरि लाग्ने भामले तिम्रो आँगन जलमल हो हृदय हरे को मेरो कामना मिलाई कामना मिलाई জীবন হয়ো জীবন धेर थोक खप्नु पर्छ छाती भित्र आधी रोटी चुप लागी बस्नु पर्छ बिरजाति छ मलिन्छु तिमीलाई खुसी जान तिमी हिँड्ने बाटो भारी बासन्ती फुल छाउ हृदय भरी बच्चु कैलाशको स्वरलाई चलचित्र मनको बाँधबाट हामीले साभार गर्यौं जोया रिदम लेख्नुहुन्छ हाम्रो फेसबुकमा चलचित्र इतिहास र चलचित्र संगीत बारे उज्यालोमा अझ अमर गीतहरू बुटोलबाट सुन्दै भनेर त्यसै गरिकन हामीलाई फेसबुकमा साहित्य दास भास्कर तुवालो पृथक कार्यक्रमको प्रस्तुति भनेर लेख्नुहुन्छ कवि एम सिगदेल लेख्नुहुन्छ नेपाली फिल्ममा प्रयोग गरिएका यी गीतहरू साँच्चै नै कालजयी हुन् प्रस्तोता सामीज्यू स्वयं चलचित्रकर्मी भएकोले पनि विशेष भएको छ आजको कार्यक्रम धन्यवाद र बधाई सबै टीमलाई भनेर आजको कार्यक्रमको अन्त्यमा एउटा यस्तो गीतले संयोग बनाएको छ जुन चलचित्रमा गाएपछि दुवै गायक गायिकाले सर्वोत्कृष्ट गायक र सर्वोत्कृष्ट गायिकाको पुरस्कार पाए चलचित्र कान्छीका निम्ति तर गायकले पुरस्कार स्वीकारेनन् नारायण गोपालको सर्वश्रेष्ठ गायकको पुरस्कार पुरस्कार दाताकोमै थाँती रह्यो र अरूणा लामा जो त्यति बेला सामान्य कामले काठमाण्डु आएकी थिइन् र पुरस्कार थापेर गइन् दुई हजार त्रिचालिस सालमा सम्पन्न भएको नेपालको पहिलो राष्ट्रिय चलचित्र महोत्सवमा यी दुईले सर्वश्रेष्ठ गायक गायिकाका पुरस्कार पाएका थिए भारतीय चलचित्रकी अभिनेत्री शवना आजमी जो पद्मश्री चवन आजमी सो पुरस्कार वितरण गर्न काठमाडौँ आएकी थिइन् त्यो सम्झनासँग जोड्दै त्यस फिल्मबाट यी दुई गायक गायिकाको स्वर गोपाल योन्जनको शब्द र संगीतमा समाता लामा र नारायण गोपालको स्वरसँगै आजको यस कार्यक्रमबाट प्राविधिक मित्र सन्दीप र मलाई विदा दिनुहोस् यही गीतको यही अंशबाट भोलि हामी नेपाली चलचित्रको अर्धस्थावधिको दोस्रो संस्करणमा भेट हुनेछौ कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज